बुलबुल एउटा इरानी चरा बुलबुल बुल। यो बाढीले जति पहिरोले जति कसले गरेको छ यो बाढीले जति पहिरोले जति कसले गरेको छ यति धेरै जिन्दगीहरूको क्षति कसले गरेको छ एकै रातमा सिंगै बस्ती डुबाएर विलिन बनाइदियो एकै रातमा सिंगै बस्ती डुबाएर विलिन बनाइदियो सुन्दै अत्यास लाग्दो मान्छेको दुर्गति कसले गरेको छ यति धेरै जिन्दगीहरूको क्षति कसले गरेको छ घरखेत सारा लान्छ आफन्त लान्छ तर दुःख लाँदैन घरखेत सारा लान्छ आफन्त लान्छ तर दुःख लाँदैन हेर्नुहोस् त आजसम्म यस्तो ज्यादती कसले गरेको छ यति धेरै जिन्दगीहरूको क्षति कसले गरेको छ गरीबको रोटी खोसेर आफू टन्न खाने नेता जस्तो गरीबको रोटी खोसेर आफू टन्न खाने नेता जस्तो भन तिमीसँग भ्रष्ट सहमति कसले गरेको छ यति धेरै जिन्दगीहरूको क्षति कसले गरेको छ हामीले हाम्रै नामको जमिनमाथि गरेका हौ र चाहिँ हामीले हाम्रै नामको जमीनमाथि गरेका हौं रजाई भनलौ हडप्पे र तिम्रो सम्पत्ति कसले गरेको छ यो बाढीले जति पहिरोले जति कसले गरेको छ यति धेरै जिन्दगीहरूको क्षति कसले गरेको छ सैलुङ गाउँपालिका दुधपोखरी दोलखा घर भई अहिले आबुधाबी युए बस्दै आउनुभएका श्याम लामाको यसै गजल सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले सुमधुर हिन्दी उर्दू गजलहरूका साथमा तपाईँले इमेलबाट पठाउनुभएका गजल मुक्तक तथा रात्रिगन्थन शैलीका सामग्री लिएर आइपुगेको छु बुलबुलमा मैले हिन्दी उर्दू गजलहरू लिएर आएको छु मैले बताएँ सुरुमा एउटा गजल राख्दैछु जगजित सिंह र चेत्रा सिंहको आवाजमा यो गजलपछि म तपाईँले पठाउनुभएका अरू सामग्री वाचन गर्दै आउनेछु बहुत पहिले से उन कदमों की आहट जान लेते हैं बहुत पहले से उन कदमों की आहट जान लेते हैं बहुत पहले से उन कदमों की आहट जान लेते हैं तुझे है जिंदगी जान लेते हैं बहुत पहले से से काफिरों का जानो ईमा है निगाहें मिलते ही जो जान और ईमान लेते हैं निगाहें मिलते ही जो जान और ईमान लेते जानते हैं बहुत पहले से अक्सर बदल कर भेष मिलता है कोई काफी फिरा कदमों की आहट जान लेते हैं तुझे जिंदगी हम दूर से पहचान लेते हैं बहुत भोको पेट र रित्तो गोजी बेखबर त सहर हुन्छ भोको पेट र रित्तो गोजी बेखबर त सहर हुन्छ मजबुरको त त्यही एउटा पेट पाल्ने रहर हुन्छ आधा अधुरा सपनाहरू पूरा गर्ने आशा बोकी आधा अधुरा सपनाहरू पूरा गर्ने आशा बोकी जित्दा जित्दै हारेपछि आफ्नै जीवन कहर हुन्छ मजदुरको त त्यही एउटा पेट पाल्ने रहर हुन्छ मजबुत बन्छु भन्दा भन्दै टुट्नुपर्छ बारम्बार मजबूत बन्छु भन्दा भन्दै टुट्नुपर्छ बारम्बार अमृत ठानेकै कुरा कहिले प्राणघातक जहर हुन्छ मजबूरको त त्यही एउटा पेट पाल्ने रहर हुन्छ सबैको आफ्नै स्वार्थ हुन्छ कुटिल आँखाभित्र सबैको आफ्नै स्वार्थ हुन्छ कुटिल आँखाभित्र बाउ छोप्नेलाई दिन र रात समय एकै प्रहर हुन्छ भोको पेट र रित्तो गोजी बेखबर त सहर हुन्छ मजबूरको त त्यही एउटा पेट पाल्ने रहर हुन्छ नुवाकोट सूर्यगढी दुईका अविरल शर्माको गजल थियो यो यसलाई मैले वाचन गरेँ र बुलबुलमा मसँग भएका विभिन्न सामग्रीहरूमध्ये अब प्रकाशपुर बराहा क्षेत्र दसबाट सञ्चित बुढाथोकीले पठाउनु भएको एउटा मुक्तक छ म त्यसलाई वाचन गर्दैछु मुक्तकमा अलिकति मिटर चाहिँ मिलेको छैन कि जस्तो मैले अनुमान गरेको छु म वाचन गर्छु विचराको मनमा बाँच्ने आश दृढ थियो विचराको मनमा बाँच्ने आश दृढ थियो घरबन्दकी राखिलिएको साउको धेरै ऋण थियो खान नपाएर भोकमरीमा मरेको ऊ खान नपाएर भोकमरीमा मरेको ऊ मृत्युपछि उसको घरमा मानो चामल लिएर आउनेको भीड़ थियो बिचराको मनमा बाँच्ने आश दृढ थियो घरबन्दकी राखिलिएको साउको धेरै ऋण थियो सञ्चित बुढाथोकी क्रान्तिले बराहा क्षेत्र दश प्रकाशपुरबाट पठाउनु भएको यो मुक्तक वाचन गरेपछि अब एउटा गजल वाचन गर्छु म गोर्खा अजिरकोट चारबाट दवाडी रबिनले पठाउनु भएको त्यसपछि हामी अर्को साङ्गीतिक गजल सुन्छौं गल्ती गर्छ र फेरि पनि साखिलो देखिन्छ गल्ती गर्छ र फेरि पनि साखिलो देखिन्छ असल छिमेकी भन्छ अनि घचिलो देखिन्छ हिजोसम्म सड़कमा सँगै सुत्ने साथी हिजोसम्म सड़कमा सँगै सुत्ने साथी सोच्दैछु आजभोलि कसरी सुकिलो देखिन्छ असल छिमेकी भन्छ अनि घचिलो देखिन्छ उसैलाई भोट हाल्यौं अनि जितायौं पनि उसैलाई भोट हाल्यौं अनि जितायौं पनि जनता झुक्क्याउने नारा उसकै गतिलो देखिन्छ असल छिमेकी भन्छ अनि घचिलो देखिन्छ भोकमरी बाढी पहिरो सबै बिर्सिन्छन् जनता भोकमरी बाढी पहिरो सबै बिर्सिन्छन् जनता नेताको भाषण सुन्छन् मुहार हँसिलो देखिन्छ गल्ती गर्छ र फेरि पनि साखिलो देखिन्छ असल छिमेकी भन्छ अनि घचिलो देखिन्छ दवाडी रविनले अजिरकोट चार गोर्खाबाट पठाउनु भएको यो गजल वाचन गरेपछि अब अर्को साङ्गीतिक गजलको पालो भएको छ गजलभन्दा पनि मैले यति बेला गजल शैलीको एउटा साङ्गीतिक कुशेली बजाउँदैछु परविन सुल्तानाको स्वरमा हमे तुमसे प्यार कितना

मन पराए तिमीलाई मैले माया लाएँ मन पराए तिमीलाई मैले माया लाएँ यसै गरी घरिघरि तिम्रो नजिक आएँ मुहार तिम्रो यति राम्रो हेरिरहँ जस्तो मुहार तिम्रो यति राम्रो हेरिरहँ जस्तो तिमीलाई हेरिकन तिमीमै हराए यसै गरी घरिघरि तिम्रो नजिक आए हाल मेरो बुझ तिमी केही रहम गर हाल मेरो बुझी तिमी केही रहम गर मेरो जीवन मेरो धड्कन तिम्रै नाम गराएँ यसै गरी घरिघरि तिम्रो नजिक आए, चाहे मैले केवल तिम्रो एक सरको माया चाहे मैले केवल तिम्रो एक सरको माया हाँसी खुसी तिमीसँगै जुनी काट्न पाएँ मन पराए तिमीलाई मैले माया लाए, यसै गरी घरिघरि तिम्रो नजिक आए. प्रकाश श्रेष्ठले कुवेतबाट पठाउनु भएको सामग्री हो यसलाई मैले वाचन गरेँ मैले भन्नै पर्छ यो गजल चाहिँ बनेको छैन मैले उहाँको प्रोत्साहनको लागि यसलाई वाचन गरेको छु उहाँले लेख्नु भएको छ हेलो बुलबुल मैले नजानिकनै लेखेर पठाएको रात्रि गन्थन तपाईँले वाचन गरिदिनु भएकोमा अत्यन्तै उत्साहित छु र नजानिकनै फेरि गजल शैलीको कविता लेखि पठाएको छु भनेर उहाँ आफैले पनि यसलाई कविता भनेर लेख्नु भएको छ तपाईँको गजल लेख्ने कोसिस राम्रो छ तर गजल भन्न सकेको छैन प्रकाशजी फेरि फेरि पनि कोसिस गर्नुहोला कुवेतबाट कमै सामग्रीहरू आइरहेको महसुस भएको हुनाले मैले लागि कुवेतमा बस्ने अरू बुलबुलेन साथीहरूलाई पनि लेख्ने जोस आओस् भन्नका लागि तपाईँको यो सामग्रीलाई यहाँनिर लिएको छु र अब यसपछि अर्को एउटा साङ्गीतिक गजलतिर लाग्छु मनहर उदासको आवाजमा चलो छोडो मोहब्बत हामले की है अचानक जब तुम्हें महफिल में देखा जुबा पे बात यूं ही आ गई है शिकायत हम नहीं करते हमारी सादगी है शिकायत बस हमने की है चलो छोड़ो मोहब्बत हमने की है शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हम बात हमने की है तुम ही तुम किताबे इश्क में हमने पढ़ा है किताबे इश्क में हमने पढ़ा है किताबे इश्क में हमने पढ़ा है दगा देना कहाँ की आशती देना कहाँ की आशती है चलो छोड़ो मोहब्बत हम कहीं मानो हमेशा इस जुबाने यकीन मानो हमेशा इस जुबाने यकीन मानो हमेशा इस जुबाने तुम्हारी बस तुम्हारी शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हमने की है चलो छोड़ो मोहब्बत हम बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल मेरो जीवनबाट जाऊ तर तस्बिर दिएर जाऊ मेरो जीवनबाट जाऊ तर तस्बिर दिएर जाऊ जानै मन छ भने पराई घर तस्बिर दिएर जाऊ आफ्नो प्राणभन्दा बढी माया गरेको हुँ यार आफ्नो प्राणभन्दा बढी माया गरेको हुँ यार तिम्रो एउटा सुन्दर सकभर तस्विर दिएर जाऊ जानै मन छ भने पराई घर तस्बिर दिएर जाऊ मलाई औषधि दिन आऊ म तिम्रो प्रेम रोगी हुँ मलाई औषधि दिन आऊ म तिम्रो प्रेम रोगी हुँ नत्र भने छिट्टै पिउँदैछु जहर तस्विर दिएर जाऊ जानै मन छ भने पराई घर तस्बिर दिएर जाऊ बस आशीर्वाद दिनेछु तिमी पराई भएको दिन बस आशीर्वाद दिनेछु तिमी पराई भएको दिन पराईको सिन्दुरमा छैन कर तस्बिर दिएर जाऊ जानै मन छ भने पराई घर तस्बिर दिएर जाऊ तिमी यो हृदयमा छौ म यो हृदयमा छैन पल्लवी तिमी यो हृदयमा छौ म यो हृदयमा छैन पल्लवी कहाँ छौ आऊ सुनाऊ खबर तस्बिर दिएर जाऊ मेरो जीवनबाट जाऊ तर तस्बिर दिएर जाऊ जानै मन छ भने पराई घर तस्बिर दिएर जाऊ डोटी पूर्वी चौकी दुईबाट मनमोहन ठकुल्लाले पठाउनु भएको यो गजल वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे मैले आज साङ्गीतिक गजलहरूका साथ तपाईँले इमेलबाट पठाउनुभएका सामग्रीहरूलाई मैले प्रस्तुत गरिरहेको छु कञ्चन गाउँपालिका रुद्रपुर घर भई अहिले युएई बस्दै आउनुभएका सिबी सुनार मनिषाको गजल छ एउटा केही भन्नै नहुने हाल्ने बानी तिम्रो केही भन्नै नहुने हाल्ने बानी तिम्रो माया त धेरै लाग्छ आफ्नो भन्दा तिम्रो थोरै घुर्की लगाएर थोरै रिस पनि मिसाएर थोरै घुर्की लगाएर थोरै रिस पनि मिसाएर अनि धेरै माया गरेर बितोस जिन्दगानी तिम्रो माया त धेरै लाग्छ आफ्नो भन्दा नि तिम्रो मेरो दिलकी रानी हौ धड्कन बनेर बस्नु सधैँ मेरो दिलकी रानी हौ धड्कन बनेर बस्नु सधैँ बस मलाई प्यारो काख तिम्रो सिरानी राम्रो माया त धेरै लाग्छ आफ्नो भन्दा नि तिम्रो सुन्दर हुनुको पनि त सीमा हुन्छ नि सुन्दर हुनुको पनि त सीमा हुन्छ नि अप्सरा भए स्वर्गमा काटिन्थ्यो चलानी तिम्रो केही भन्नै नहुने रिसाइहाल्ने बानी तिम्रो माया त धेरै लाग्छ आफ्नो भन्दा तिम्रो सिबी सुनारको यो गजलपछि अब अमर कार्की ठेचो ललितपुर घर र अहिले अमेरिका फ्लोरिडा बस्दै आउनुभएको छ डाक्टर अमर कार्कीले एउटा रात्रिगन्थन शैलीको पत्र लेख्नु भएको छ म उहाँको संक्षेपमा यो पत्रलाई वाचन गर्छु भए निद्रा आहार र मैथुन सबै प्राणीको प्राकृतिक आधारभूत आवश्यकता हुन् फरक छ त केवल त्यसको प्राप्ति गर्ने तृप्तिको नापोमा पशुपन्छीले त्यसको प्राप्ति प्रकृतिको नियम अनुसार गर्छन् र त्यतिमै सन्तुष्ट हुन्छन् जति प्राकृतिक रूपमा हुन्छ कुनै पनि पशुले आफ्नो पेट भरिएपछि कसैलाई मारेको वा कष्ट दिएको हामी देख्दैनौँ केवल बाँच्नका लागि उनीहरू अरूलाई मार्छन् पशुपक्षीले केवल सृष्टिलाई निरन्तरता दिनको लागि मैथुन गर्छन् मानिस आफ्नो मनोरञ्जनको लागि पोथीको इच्छा बमोजिम बेमौसम जबरजस्ती गरेको मानिसको जस्तो पाइँदैन मानिसले जस्तो पशुपक्षीले मानसिक सन्तुष्टिको लागि अरूलाई दुःख दिने र आवश्यकताभन्दा बढी सम्पत्ति अप्राकृतिक तवरले बटुल्ने गर्दैन अब सोचौं कि भाले जुधाई र गोरु जुधाई भाले र गोरुको रहरले भएको बक्सिङ जस्ता खेल केका लागि के सयौं पशुको बलि दिनुपर्ने हाम्रो आधारभूत आवश्यकता हो र मानवीय प्रकृति देखाएर अप्राकृतिक क्रियाकलाप गर्न खोजेको आक्कल झुकल हामी देख्ने गर्छौं त्यसैले हामीले खराब चरित्रको मानिसलाई तिमीहरू पशु भयौं भन्दा विचार पो गर्ने हो कि किनभने मानिसले पशुभन्दा पनि निज कामहरू गरिरहेको छ त्यसैले पशुसँग तुलना नगरौं भन्दै अमर कार्कीले ठेचो ललितपुर हराउनुभएका अमर कार्की जसले अमेरिका फ्लोरिडाबाट पठाउनु भएको यो रात्रिगन्थन शैलीको पत्र मैले वाचन गरेँ रामेछाप नगरपालिका चार रामेछाप घर भई अहिले काठमाडौँ नारायणीटी ब्यारेकमा बस्दै आउनुभएका बाबु सुनवार कोइच बाबु लेख्नु भएको छ उहाँको नाम उहाँले लेख्नु भएको छ म नेपाली सेनामा आबद्ध छु सेनाकै पेरिफेरीमा रहेर एउटा गजल कोर्ने प्रयास गरेको छु स्कुली जीवनदेखि नै बुलबुल नियमित सुन्थे र मैले आज यो पठाएको छु वाचन गरिदिनु होला भन्नुभएको छ उहाँको गजल बनेको छैन मैले प्रोत्साहनकै लागि वाचन गर्दछु राइफलमा छ जिन्दगी आजकल बुलेटमा छ जिन्दगी ट्विन ब्यारेल एलएफजी कहिले एट्टी वानको बेस प्लेटमा छ जिन्दगी नाकाबन्दी आर्थिक मन्दी सीमा अतिक्रमण हुँदा पेट्रोल जाँदा लिपुलेकमा बर्गन हेलमेटमा जिन्दगी कोरोनाको जैविक हतियारको विश्वयुद्धमा मानव तहस नहस निषेधाज्ञा चलिरहँदा देशमा मेरो पिटी परेडमा छ जिन्दगी अब फेरि एउटा साङ्गीतिक गजलतिरै लैजान्छु मैले अब मैले सुनाउने गजल रहेको छ अनुराधा पौडवाल र पंकज उदासको स्वरमा तेरे खामो छोठौं से मोहब्बत गुनगुनातिए मोहब्बत गुनगुनाती है मैं ते से मुहब्बत एउटा फेरि गजल भनेर टोखाबाट पठाउनु भएको छ डेनी श्रेष्ठले कृपया तपाईँले एट्याचमेन्टमा पठाउनु भएको थियो सामग्री एट्याचमेन्टमा पठाइदिनु भयो भने मलाई खोज्ने बेलामा अप्ठ्यारो पर्छ एट्याचमेन्ट नगरिकन जिमेलबाटै पेस्ट गरेर पठाइदिनु होला सबैलाई मैले यसै कार्यक्रम मार्फत फेरि पनि अनुरोध गरेँ उहाँको सामग्री यस्तो छ सजाय नै नहुने भए जे गरे पनि भयो सोझा साझा जनता जिउँदै मर्ने भयो मै खाउँ मैलाउँ आफ्नै लागि मात्र भयो हामी र हाम्रो भन्ने भावना खै कता गयो लोभ लालचले भण्डार भर्ने आत्मसन्तोष कता गयो लाज शरम नै नहुने आत्मसम्मान कता गयो दम्भ र अभिमान मात्र स्वाभिमान कता गयो खोक्रो खोक्रो बाछा मात्र आश्वासन कता गयो प्राण पखेरु छोड्नुपर्छ त्याग कता गयो ख्याति सम्झना मात्र रहन्छ विचार कता गयो भन्दै डिएनए श्रेष्ठले लेख्नुभएको यो विचारलाई मैले लेखेँ यो गजल होइन टोखाबाट पठाउनु भएको डिएनए श्रेष्ठको पहिलो सामग्री मैले बुलबुलमा आज प्रोत्साहन स्वरूप यसलाई पनि वाचन गरेँ र अब समय एकदम कम भएको हुनाले अर्को एउटा साङ्गीतिक गजल राखिहाल्छु जगजित सिंहको आवाजमा निकै सुपरिचित गजल तेरा चेहरा कितना सुहाना लगता है है फूल का दिल भी छलनी है सच तो ये है फूल का दिल भी छलनी है हंसता चेहरा एक बहाना लगता है हंसता चेहरा एक बहाना चांद पुराना लगता है तेरा चेहरा कितना सुहाना लगता हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले इमेलबाट पठाउनुभएका पत्र तथा रात्रिगन्थन शैलीका सामग्रीहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे पनि विदा हुने तर्खरमा छौं जाँदा जाँदै झापा घर भई अहिले पेन्सिल्भानिया हारिसबर्ग बस्दै आउनुभएका अभिबाबु अधिकारीको गजल वाचन गर्दै शुभरात्रि भन्छौं किन आयो यस्तो यौवन पत्तै भएन किन आयो यस्तो यौवन पत्तै भएन सोच्दा सोच्दै गयो जीवन पत्तै भएन जतन गरी छातीभित्र लुकाउँदा पनि जतन गरी छातीभित्र लुकाउँदा पनि चोरी भयो कसरी मन पत्तै भएन सोच्दा सोच्दै गयो जीवन पत्तै भएन आफ्नै मुटु आफैबाट टुक्रिए झैँ गरी आफ्नै मुटु आफैबाट टुक्रिए झैँ गरी किन हुन्छ टाढा झन्झन पत्तै भएन सोच्दा सोच्दै गयो जीवन पत्तै भएन परदेशीको साथी हजुर गहभरी आँसु परदेशीको साथी हजुर गहभरी आँसु कस्तो हुन्छ मिठो मिलन पत्तै भएन किन आयो यस्तो यौवन पत्तै भएन सोच्दा सोच्दै गयो जीवन पत्तै भएन बुलबुल एउटा इरानी चरा बुलबुल